साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पाठशाला Peruto del नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरेकै साथ सुनिरहनु भएको दिउँसो दुई बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ समाचार कक्षबाट म सम्झना समाचार सुरु गरौं प्रमुख समाचारका शीर्षकहरूबाट संवैधानिक निकायमा नियुक्तिका विषयमा छलफल गर्न संवैधानिक परिषदको बैठक आज बस्दै लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुख बनाउन कंग्रेस सकारात्मक नरहेको सभापति कोइरलाको भनाई भावी रणनीतिका विषयमा छलफल गर्न नेकपा एमालेको पोलिट ब्युरो बैठक जारी ए नेकपा माओवादीका अध्यक्ष दाहाललाई आफ्नो क्षेत्रबाट चुनाव आउन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 विभिन्न राजनैतिक दल र नागरिक समाजको विरोधका बावजुद अन्तरिम मन्त्री परिषदका अध्यक्ष खेलराज रेग्मीले कार्कीलाई नियुक्त गर्न आज संवैधानिक परिषदको बैठक बोलाउनु भएको हो कार्कीले सर्वोच्च अदालतबाट सफाई पाइसके पनि केही दलका नेताहरूले उहाँलाई अख्तियार प्रमुख बनाउने नहुने भन्दै विरोध जनाउँदै आएका छन् यसैबीच लोकमान सिंह कार्कीको नियुक्ति प्रक्रिया रोक्न माग गर्दै नागरिक समाजले आज सिंहदरबारको दक्षिण गेटमा धरना दिएका छन् बिहान दस बजेदेखि एघार बजेसम्म नागरिक समाजका गुवाहरू भेला भएर लोकमान सिंह कार्के नियुक्ति प्रक्रियाका विषयमा विरोध गर्दै धरना दिएका थिए उनीहरूले अख्तियार दुरूपयोगको आरोप लागेका व्यक्तिलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा नै प्रमुखको रूपमा नियुक्त गर्नु लाजमर्दो कुरा भएको बताएका छन् चुनावी रणनीतिका विषयमा छलफल गर्न नेकपा एमालेको पोलिट ब्युरो बैठक आज बसेको छ पार्टी कार्य बलखुममा जारी बैठकमा चुनावी अभियान र पार्टीको आन्तरिक विषयमा छलफल चलिरहेको छ एमाले जेठबाट दुई महिने चुनावी अभियान शुरू गर्न लागेकाले त्यसको तयारीका विषयमा आज छलफल हुने पोलिट ब्युरो सदस्य रघुजी पन्तले जानकारी दिनुभयो पन्तका अनुसार कार्कीलाई अख्तियार प्रमुख बनाउन नहुने विषयमा यसअघि पार्टीले निर्णय गरे पनि सरकार नियुक्तिको प्रक्रियामा लागेकाले त्यस विषयमा पनि आजको बैठकमा विषयमा थप छलफल हुनेछ कंग्रेस सभापति सुशील कोइरलाले लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुख बनाउने विषयमा कंग्रेस सकारात्मक नभएको बताउनुभयो कार्की विवादमा रहेकाले उच्च स्तरीय राजनैतिक समितिले कार्कीलाई अख्तियार प्रमुख बनाउने गरेको सिफारिशलाई कार्यान्वयन नहुने बताउनुभयो प्रेस युनियनले आज कपिल वस्तुको तौलेहमा गरेको पत्रकार सम्मेलनमा कोइरलाले विवादित व्यक्तिका विषयमा निर्णय गर्दा पछि अप्ठ्यारो पर्न सक्ने बताउनुभयो उहाँले मुलुक अहिले कमजोर अवस्थामा रहेकाले चुनावबाट निकास निकाल्नुपर्ने बताउनुभयो उहाँले मुलुकमा बसाउ निर्वाचन परिहारिरहेकाले सबैले सहयोग गर्नुपर्ने पनि बताउनुभयो नेपाली कंग्रेसको नेत्री सोझुता कोइरालाले कुनै पनि राजनैतिक दल बाहिर रहने अवस्था आए संविधान सभाको चुनाव असम्भव हुने ठोकुवा गर्नुभएको छ रिपोर्टर्स क्लब नेपाल दाङ शाखाले दाङको घुराईमा आज आयोजना गरेको साक्षात्कारमा उहाँले सफल संविधान सभाको निर्वाचनको लागि सबै दललाई समेटेर लैजानुपर्ने धारणा राख्नुभयो नेत्री कोइरालाले नेकपा माओवादीले राखेका मागहरूलाई पनि सम्बोधन गरेर निर्वाचनमा जानुपर्ने भन्दै रेग्मी सरकारले चुनावी प्रक्रियालाई तदारूकताको साथ अघि बढाउन नसके नसकेकोले मङ्सिरमा पनि निर्वाचन हुनेमा आशंका रहेको व्यक्त आशंका व्यक्त गर्नुभयो साक्षात्कारमा उहाँले भन्नुभयो यदि मङ्सिरमा पनि चुनाव हुन सकेन भने त्यसको सम्पूर्ण जिम्मेवारी चार दलका शीर्ष नेताहरूले लिनुपर्दछ कोइरालाले भन्नुभयो मङ्सिरमा चुनाव हुन्छ कि हुँदैन म भन्न सक्दिनँ तर चुनाव गराउनुपर्छ चुनाव हुन नसक्ने भए त्यसको विकल्प चार दलका शीर्ष नेताले दिनुपर्छ उहाँले कङ्ग्रेस नेतृत्वमा बनेको उच्च स्तरीय राजनैतिक संयन्त्रले निर्वाचनको वातावरण निर्माणको लागि सहमतिको प्रयास गरेको विषयमा आफूहरूलाई कुनै जानकारी नभएको भन्दै शीर्ष नेताहरूमा नै नेतृत्व क्षमता गुम्दै गएको आरोप लगाउनुभयो कोइरालाले भन्नुभयो नेताले नेता भएर हिँड्नु पर्यो अनि मात्र जनताले विश्वास गर्दछन् सर्लाहीका नागरिकले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो क्षेत्रबाट अब हुने संविधान सभाको चुनावमा उठ्न आग्रह गरेका छन् आज लालबन्दी गाविस भवनमा आयोजित भेलामा सहभागी स्थानीय विभिन्न राजनैतिक दल तथा नागरिक समाजका प्रतिनिधिहरूले अध्यक्ष प्रचण्डलाई सर्लाहीको क्षेत्र नम्बर एकबाट उठ्न आग्रह गरेका हुन् नेपाल मजदुर किसान पार्टीका जिल्लाध्यक्ष गोविन्द महत कंग्रेसका नारायण पोखरेल लगायतका वक्ताहरूले आफ्नो क्षेत्रमा विकास हुन नसकेकाले विकास गर्नको लागि प्रचण्डलाई चुनाव उठ्न आग्रह गर्नु भएको हो जवाफमा प्रचण्डले आफू मधेसबाट नै चुनाव लड्ने तर कुन क्षेत्रबाट लड्ने भन्ने विषयमा विचार गरिरहेको बताउनु भएको थियो बन्द अवज्ञा गरेको भन्दै मञ्च सम्बन्ध संघीय लिम्बुवान राज्य परिषदका कार्यकर्ताहरूले इटहरीमा चारवटा सवारी साधनमा तोडफोड गरेका छन् तोडफोडबाट दुईवटा जीप एउटा रात्री बस र एउटा माइक्रो बसको सिसा पूर्ण रूपमा फुटेको छ काठमाडौँबाट विराटनगर जाँदै गरेको ना तीन ख छ आठ तीन छ नम्बरको रात्री बस विराटनगर जाँदै गरेको को एक झ एक नौ तीन एक नम्बरको माइक्रो बस र सामान बोकेको को एक छ छ पाँच शून्य पाँच र को एक छ चार दुई सात एक नम्बरको जीपमा तोडफोड भएको प्रहरीले जनाएको छ मतदाता नामावली संकलनमा अवरोध गरेको आरोपमा पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाईको माग गर्दै परिषदले अरूण पूर्वका नौ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 छ यति बेला नानगढ ठेटुना वीरगंज सडक खण्ड खुला रहेको छ नानगढ मोगलिन सडक खण्ड मोगलिन अविसे काठमाडौँ सडक खण्ड मोगलिन दमोली पोखरा सडक खण्ड र नानगढ परासे बुटोल सडक खण्ड पनि खुला रहेको छ यो जानकारी हामीलाई सम्बन्धित ठाउँका ट्राफिक कार्यालयबाट प्राप्त भएको हो ट्राफिक खबर ट्राफिक साथ साथमा फोटो पोइन्ट फोल digital colour lab and digital flex print Ratnanagar एक सौ राचोक चितवन फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी शून्य त्रिसठी मोबाइल नम्बर अंठानब्बे पाँच पचास एकसठी सात सय त्रिचालिस अब अन्तर्राष्ट्रिय समाचार सिरियाको राजधानी दमास्कस बाहिर अवस्थित एक सैन्य अनुसन्धान केन्द्रमा इजरायलले शक्तिशाली रकेट आक्रमण गरेको छ सैनिक विमानस्थल समेत रहेको माउन्ट कसियन क्षेत्रमा इजरायलले शक्तिशाली रकेट हमला गरेको हो उक्त सैन्य अनुसन्धान केन्द्रमा इजरायलले गत जनवरी महिनामा पनि हमला गरेको थियो एक अधिकारीका अनुसार सिरियन सैनिकले तयार पारेका मिसाइलयुक्त जहाजलाई इजरायलले नष्ट गरिदिएको छ गैराती भएको उक्त हमलाले सिरियाको राजधानी दमास्कस पूरै कोलाहालमा परिणत भएको र रकेट आक्रमणले सहर उज्यालो देखिएको थियो सिरियन सरकारी अधिकारीहरूले इजरायली सरकारी सेनाको अनुसन्धान केन्द्रमा आक्रमण गरी विद्रोहीहरूको मनोबल बढाइरहेको आरोप लगाएका छन् अस्ति राति पनि इजरायलले सिरियाका विभिन्न ठाउँमा आक्रमण गरेको थियो भारतको कर्नाटक राज्यमा आज विधानसभाको चुनाव भइरहेको छ बिहानदेखि शुरू भएको मतदानमा मुख्य गरी त्यहाँको सत्ताधारी दल भारतीय जनता पार्टी र विपक्षी दल कंग्रेसबीच मुख्य प्रतिस्पर्धा हुनेछ त्यसबाहेक पूर्व मुख्यमन्त्री बीएस कर्नाटक जनपक्ष पार्टी पनि प्रतिस्पर्धाको रूपमा चुनावी मैदानमा छ कर्नाटक जनपक्ष पार्टी बीएस भारतीय जनता दलबाट फुटेर गठन गरेको पार्टी हो कर्नाटक भारतको सबैभन्दा ठूलो प्रान्त हो जहाँ कुल दुई सय चौबिस सदस्यीय विधानसभा छ कर्नाटकको चुनावले केन्द्रीय सरकारलाई पनि असर गर्ने भएपछि भारतका विभिन्न दलका नेताहरू अहिले व्यापक चुनावी प्रचार प्रसारमा छन् दक्षिण भारतीय फिल्म नगरी कर्नाटकमा केही उम्मेद्वारहरू फिल्मी कलाकारहरू पनि रहेको भारतीय संसार सञ्चार माध्यमले जनाएका छन् कन्डक फिल्मका हस्ती एमएस अम्बारिस पनि कंग्रेसको तर्फबाट चुनावी मैदानमा रहेका छन् अब खेल समाचार एसएससी अन्डर नाइन्टिन क्रिकेटमा नेपालले संरक्षणको दोस्रो खेलमा नेपालले कतारको उन्नाइस वर्ष मुनिको टोलीलाई नौ विकेटले पराजित गरेको छ टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको कतारले छत्तिस दशमलव तीन ओभरमा तिरानब्बे रन मात्र बनाउन सक्यो जवाफी ब्याटिङ गरेको नेपालले दस दशमलव पाँच ओभरमा एक विकेट गुमाएर चौरानब्बे रन बनायो नेपालका लागि अमित श्रेष्ठले नट आउट सत्तरी रन बनाए तेत्तिस बल खेलेको श्रेष्ठले एघार चौका र एक छक्काको मद्दतमा सत्तरी रन बनाएका हुन् यस्तै हरिशंकर शाहले आठ तथा नैसल पाण्डेले बाह्र रनको योगदान दिए नेपालका लागि अविनाश कर्णले चार तथा सुशान्त भारीले दुई र भुवन कार्की र नैसल पाण्डेले एक एक विकेट लिएका थिए कतारका उजिर अहमदले सर्वाधिक चौबिस रन बनाएका थिए भने मर्जिद मोहम्मद बेगले सोह्र सायद स्फन शाहले चौध तथा जहागिर इसाले बाह्र रन बनाएका थिए खेलमा कतारका तीनजना ब्याट्सम्यानले खाता खोल्न सकेनन् र आज मुम्बई इण्डियन्स र चेन्नई सुपर किङ्स तथा राजस्थान रोयल्स र पुणे वारियर्स भिड्ने भएका छन् नेपाली समयअनुसार अपरान्ह सभा चार बजेपछि शुरू हुने पहिलो खेलमा मुम्बई र चेन्नई भिड्नेछन् जारी प्रतियोगितामा चेन्नई अठार अङ्कको साथ शीर्ष स्थानमा छ भने मुम्बई बाह्र अङ्कको साथ पाँचौं स्थानमा छ यसै गरी आज राति सभा आठ बजेपछि हुने अर्को खेलमा राजस्थान र पुणे भिड्नेछन् राजस्थान चौथो स्थानमा छ भने पुणे तालिकाको पुछारमा छ यसअघि गैराती भएको खेलमा सनराइजर्स हैदराबादले डेली डेडेभिल्सलाई छ विकेटले पराजित पराजित गरेको थियो जोसँगै हैदराबाद चौध अङ्क जोड्दै तेस्रो स्थानमा छ समाचारको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक संवैधानिक निकायमा नियुक्तिका विषयमा छलफल गर्न संवैधानिक परिषदको बैठक आज बस्दै लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुख बनाउन कंग्रेस सकारात्मक नरहेको सभापति कोइरालाको भनाई भावी रणनीतिका विषयमा छलफल गर्न नेकपा एमालेको ब्युरो बैठक जारी ए नेकपा माओवादीका अध्यक्ष दाहाललाई आफ्नो क्षेत्रबाट चुनाव आउट सर्लाहीका नागरिकद्वारा आग्रह भारतको कर्नाटक राज्यमा विधानसभाको चुनाव जारी सिरियाको राजधानी दमास्कस बाहिर अवस्थित एक सैन्य अनुसन्धान केन्द्रमा इजरायलद्वारा शक्तिशाली रकेट आक्रमण र एसएससी अन्डर नाइन्टिन क्रिकेटमा नेपालको दोस्रो जित इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज दुई खेल हुँदै हवस् त दिउँसो दुई बजेको अर्पण समाचार सकियो समाचार कक्षबाट म सम्झना बिदा हुन्छु नमस्कार